अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहलसँगै इन्टरनेट अनलाइनमा W dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको दिउँसो दुई बजीको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट नेपाली कंग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सारी बैठकमा सरकारले संसदमा पेश गरेको वार्षिक नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल माओवादी नेता भट्टराईद्वारा सरकारको नीति तथा कार्यक्रम जोगीले मात्र ल्याएको अरिनो तरकारीको संज्ञा नवौ महाधिवेशन उद्घाटन हुन तीन दिन बाँकी रहँदा नेकपा एमालेको आन्तरिक तयारी पूरा इस्लामिक सेनापन्थी संगठनद्वारा इराक र सिरियामा आफ्नो कब्जामा रहेकै क्षेत्रलाई इस्लामिक राज्यको घोषणा इराकी सेनाबाट सद्दाम हुसेनको गृहनगरमा आक्रमण र कोष्टारिका र नेदरल्याण्ड विश्वकप फुटबलको क्वार्टर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 बजेटका विषयमा छलफल भइरहेको छ बैठकमा उपसभापति पौडेलले सभापति एवं प्रधानमन्त्री कोइरालाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउनु भएको छ बैठकमा विकास निर्माणका साथै व्यवस्थापिका संसदमा आइपरेका समस्या संविधान निर्माणमा भएका कामका विषयमा छलफल भइरहेको छ दलको बैठक नबस्दा व्यवस्थापिका संसद र संविधान सभामा आइपरेका समस्यासँग लड्न समस्या परेको भन्दै सभासदहरूले बैठक माग गर्दै आएका थिए एकीकृत माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रमलाई जोगीले मागेर ल्याएको अनिलो तरकारीको संज्ञा दिनुभएको छ कंग्रेस निकट संविधानविद निलाम्बर आश्रीले पनि नीति तथा कार्यक्रममा लोकतन्त्र र गणतन्त्र भन्ने शब्द समेत नभेटिएको बताउनु भएको छ यी माओवादी नेता डाक्टर भट्टराईले कंग्रेस नेतृत्वको सरकारले हिजो व्यवस्था विकास संसदमा राष्ट्रपति रामवरण यादव मार्फत सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई नुन नहालेको तरकारीको संज्ञा घोषणा दिनुभएको हो सरकारले ल्याएको नीति कार्यक्रममा जोगीले मागेर ल्याएको तर नुन नहालेको तरकारी जस्तो लाग्यो डाक्टर भर्साईले ट्विट गर्दै भन्नुभयो कुनै नयाँपन नभएको यस्तो परम्परावादी सोचबाट नयाँ नेपाल बल्ला त्यस्तै गरी संविधानविद आश्रयले पनि ट्विट गर्दै सरकारी कार्यक्रममा लोकतन्त्र र गणतन्त्र कतै नभेटिएको बताउनु भएको छ सरकारको नीति तथा कार्यक्रममा मैले लोकतन्त्र र गणतन्त्र पाइन आश्रयले भन्नुभयो नीति तथा कार्यक्रममा नपाएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नेपालको खोजीमा छु नेता आश्रयले भन्नुभयो हतियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले अब आफू ठूला माछा समात्ने अभियानमा लाग्ने बताउनु भएको छ कतिपय मानिसहरू तपाईँले पोखरीका साना माछा मात्र समात्नुभयो ठुला माछा किन नसमातेको भनेर प्रश्न गर्छन् कार्कीले भन्नुभयो पोखरी सफा गर्ने क्रममा फिला पर्ने साना ठुला सबै माछा समात्नेछु महोत्तरीको बर्दिवासमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यको उद्घाटन गर्दै प्रमुख आयुक्त कार्कीले अख्तियारको दुरूपयोग गर्ने साना ठूला सबै माथि छानबिन र कारवाही गरिने स्पष्ट पार्नु भएको हो उहाँले सप्तरीदेखि पर्सासम्मका तराईका आठ जिल्लाको शिक्षा क्षेत्रमा भएको भ्रष्टाचारलाई आफूले गम्भीर रूपमा लिएको बताउनुभयो शिक्षा क्षेत्रमा भएको अनियमितताको सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको भन्दै कार्कीले छानबिनको क्रममा अस्तित्वमै नभए पनि दुई सय विद्यालयले राज्यबाट सेवा सुविधा लिएको पाइएको जानकारी दिनुभयो राष्ट्रिय ध्वज वाहक नेपाल वायु सेवा निगमको नयाँ सिनिया जहाजमा चेल ठोकिएको छ बिहान काठमाडौँबाट विराटनगरको लागि गएको नाइन एन एमए साठी जहाजमा विराटनगरमा अवतरणको क्रममा चिल ठोकिएको हो काठमाडौँबाट आठ बजी र पाँच मिनटको उडान भरेको जहाज आठ पचासमा विराटनगरमा अवतरण गरेको थियो रनवेमा दौडिरहेको जहाजमा चेल ठोकिएको नेपाल वायु सेवा निगम क्षेत्रीय कार्य विराटनगरका क्षेत्रीय प्रबन्धक हिमाल चन्द्र गौतमले जानकारी दिनुभयो गौतमले जहाजको पङ्खामा सामान्य क्षति पुगेको छ पङ्खाका चारवटा मध्ये एउटामा दाग लागेको कारण पाइलटले जहाज उडाउन नमानेपछि अहिलेलाई उडान रद्द गरिएको गौतमले बताउनुभयो उहाँले दाग लागेको पङ्खा नफेरिदासम्म उडान नभरिने जानकारी दिनुभयो मङ्सिर चारको संविधान सभा चुनावमा भएको भनिएको धाँधलीको छानबिन गर्न बनेको संसदीय विशेष समिति नागरिक उजुरी र गुनासोका आधारमा छानबिन गर्ने भएको छ संविधान सभा निर्वाचन अध्ययन अनुसन्धान तथा सुझाव संसदीय विशेष समितिले आजदेखि दस दिन भित्रमा दिन नागरिकहरूलाई आग्रह गरेको छ समितिका अध्यक्ष लक्ष्मण लाल कर्णले नागरिकको उछुरीका आधारमा छानबिनलाई अघि बढाइने जानकारी दिनुभयो विभिन्न दलका सभासदहरूको सभासदहरू सहभागी संसदीय विशेष समितिले तीन महिनाभित्र अध्ययन गरेर संसदमा प्रतिवेदन पेश गर्नेछ दोस्रो संविधान सभा चुनावमा भएको कमी कमजोरी केलाउनुका साथै आउँदा दिनहरूमा हुने निर्वाचन निष्पक्ष र धाँधली रहित बनाउने केही सुझाव पनि समितिले धेरै अध्यक्ष कर्णको भनाइ छ नेकपा एमालेको नव महाधिवेशन उद्घाटन हुन तीन दिन बाँकी रहँदा आन्तरिक तयारी पूरा भएको सनाएको छ अध्यक्षका प्रत्याशी दुई माधव कुमार नेपाल र केपी ओली पक्षधर नेता तथा कार्यकर्ता एक अर्काप्रति आरोप प्रत्यारोपमै उत्रिएपछि दुवै नेताले आज संयुक्त पत्रकार सम्मेलन समेत आयोजना गरेका छन् दिउँसो पार्टी कार्यालय बल्खुमा अध्यक्षका प्रत्याशी दुई नेपाल र ओलीले एउटै मचबाट पत्रकार सम्मेलन गर्ने एमाले सुनाएको छ महाधिवेशन नजिकै गर्दा दुवै प्यानल एक अर्काप्रति प्रवक्ता बनेपछि दोस्रो तहका नेताको दबावमा संयुक्त रूपमा पत्रकार सम्मेलन गर्न लागि एमाले सुनाएको छ मुस्लिम धर्मावलम्बीहरूको रमजान पर्व आजदेखि सुरु भएको छ यो पर्व एक महिनासम्म चल्छ पर्वका बेला मुस्लिम धर्मावलम्बीहरूले बस्ने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 Islamic State in Iraq and al सामले इराक र सिरियामा आफ्नो कब्जामा रहेका क्षेत्रलाई इस्लामी राज्य घोषणा गरेको छ आइएसआइएस संगठनले आफ्नो संगठनका प्रमुख अबु बकर अल बगदादीलाई संसारका संसारका मुस्लिम नेता खलिफा घोषणा गरेको छ उक्त संगठनले इन्टरनेट मार्फत एक भिडियो सार्वजनिक गर्दै इस्लामिक राज्य घोषणा गरेको हो भिडियोमा उक्त राज्य सिरियाको अलेपो सहरदेखि इराकको दियालोसम्म दियालासम्म फैलिने उल्लेख गरेको छ बीबीसीका अनुसार उक्त भिडियोमा श्रमपन्थीहरूले घोषणा गरेको राज्यका प्रमुख अबु बकर अल बगदादी हुने दावी गरेको छ इराक लगायतका छिमेकी देशहरूमा सुन्ने श्रमपन्थीहरूले केही समयदेखि इस्लामिक राज्यको माग गर्दै विद्रोही गरिरहेका छन् इराकी सेनाले सद्दाम हुसेनको गृहनगर तिकृतमा आक्रमण गरेको छ सेनाको आक्रमणपछि युद्ध चर्किएको छ हजारौं सैनिक यस नगरबाट Islamic State of Iraq and एबाटका जिहादीको नेतृत्वमा विद्रोहीलाई त्यस क्षेत्रबाट भगाउन अगाडि बढेका छन् केही सात अगाडिदेखि उनीहरूले पाँच प्रान्तको ठूलो भागलाई आफ्नो नियन्त्रणमा लिएका छन् विश्वका नेताहरूले अप्रेल महिनाको निर्वाचनपछि सरकार गठन गर्ने प्रक्रियालाई गति दिन आग्रह गरेका छन् उनीहरूले जाति विभाजन आन्दोलनमा द्वन्दलाई सेनाद्वारा समाधान गर्न नसकिने बताएको बेबिसीले लेखेको छ यसैबीच समस्याग्रस्त प्रधानमन्त्री नोरी अल्ला मलिकले सङ्कट समाधान गर्न राजनैतिक समाधान आवश्यक भएको बताउनु भएको छ खेल समाचार ग्रिसलाई टाइब्रेकरमा ब्रेकरमा पाँच दिनले हराउँदै कोष्टारिका विश्वकप फुटबलको क्वार्टर फाइनलमा पुगेको छ आज बिहान सकिएको खेलमा निर्धारित नब्बे र त्यसपछि थपिएको तीस मिनटमा दुवै टिमबाट समान एक एक गोल भएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको हो क्वार्टर फाइनलमा कोष्टारिकाले अब शनिबार राति नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ यसैबीच मेक्सिको विरुद्धको खेलमा टास मिनटपछि दुई गोल फर्काउँदै नेदरल्याण्ड विश्वकप फुटबलको क्वार्टर फाइनलमा पुगेको छ खेलको अठासी मिनटमा एक शून्यले पछि परेको अवस्था उल्टाउँदै डच टोलीले त्यसपछि लगातार दुई गोल भर्काउँदै खेल आफ्नो पक्षमा पारेको हो नतिजासँगै उन्नाइस सय छयासी पछि विश्वकप फुटबलको क्वार्टर फाइनल पुग्ने मेक्सिको सपनामा पनि पूर्ण विराम लाग्यो खेलका क्रममा मैदानको तापक्रम अडतिस दशमलव आठ डिग्री सेल्सियस पुगेपछि दुईपटक खेलमा तीन मिनट विश्राम दिइएको थियो क्वार्टर फाइनलको खेल अन्तर्गत आज राति र भोलि पनि दुईवटा खेल हुनेछन् राति पाउने दस बजेपछि हुने पहिलो क्वार्टर फाइनलमा फ्रान्स र नाइजेरिया भिड्दा भोलि बिहान पाउने दुई बजे जर्मनी र अल्जेरिया आम्ने सामने हुनेछन् दिउँसो दुई बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक नेपाली कंग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी बैठकमा सरकारले संसदमा पेश गरेको वार्षिक नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल ए माओवादी नेता भट्टराईद्वारा सरकारको नीति तथा कार्यक्रम जोगीले मागेर ल्याएको अलिनो तरकारीको संख्या नमो महाधिवेशन उद्घाटन हुन तीन दिन बाँकी रहँदा नेकपा एमालेको आन्तरिक तयारी पूरा इस्लामिक श्रमपन्थी संगठनद्वारा इराक र सिरियामा आफ्नो कब्जामा रहेका क्षेत्रलाई इस्लामी राज्यको घोषणा इराकी सेनाबाट सद्दाम हुसेनको गृहनगरमा आक्रमण र कोस्टारिका र नेदरल्याण्ड विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश आज राति फ्रान्स र नाइजेरिया भेट्दै अवस्था दिउँसो दुई बजेको अर्पण समाचार सकियो सुजिता हमाल बिदा नमस्कार यस अर्पण समाचारको साथमा जय गलेश्वर रियल